अगाडि घटेको यसका मुख्य पात्र म र बसमा भेटिएकी एक महिला हुन् म त्यति बेला उन्नाइस वर्षको थिएँ र काठमाडौँमा बिए पढ्दै थिएँ दसैँ तिहारको बित सकेर म आफ्नो क्याम्पस भेटाउनको लागि घरबाट हिँडेको थिएँ म काठमाडौँको लागि बस चढेको थिएँ त्यहाँ पुग्न करिब दस घन्टा लाग्थ्यो बस बस पार्कबाट हिँड्ने बेलामा एकजना महिला चढिन् उनी दुब्ली थिइन् र करिब पाँच फिट दुई इन्च जति उचाइकी थिइन् तर उनको अनुहार निकै राम्रो थियो मेरो छेउको सिट खाली भएको हुनाले उनी मेरो छेउमा आएर बसिन् उनको उमेर करिब सडतिस अडतिस थियो र उनले कुर्ता लगाएकी थिइन् केही समय त हामी बिचमा केही कुराकानी भएन बस गुडेको बिस मिनटपछि उनले मलाई आफूलाई झ्यालमा बसिदिन आग्रह गरिन् मैले पनि हुन्छ भने र उनी झ्यालपट्टि आइन् त्यसपछि बिस्तारै हामीबिच कुराकानी हुन थाल्यो उनको नाम लक्ष्मी रहेछ र म उनलाई आन्टी भनी सम्बोधित गर्न लागेँ उनी काठमाडौँ आफ्नो माइती जान लागेकी रहेछिन् हामी हामीबीच राम्रै किसिमको कुरा भयो बस मुङलिनमा खाजा खानको लागि रोक्यो त्यति बेला समय हाम्रो यात्राको छ घन्टा भइसकेको थियो र हामी हामीबीच राम्रै सम्बन्ध भनेको थियो हामीले सँगै खाजा खायौँ र बिल पनि उनले नै तिरिन् यति बेला दिउँसोको एक बजेको थियो बस मुङलिनबाट हिँडेपछि उनी निदाइन् सुत्ने क्रममा उनी मेरो काँधमा आफ्नो टाउको राख्न पुगिन् म पनि त्यत्तिकै बसिरहेको थिएँ अकस्मात बस उफ्रियो उनी केही चल्मलाइन् जसको कारण उनको सल खस्यो उनको कुर्थाको गला केही तलसम्म थियो उनका स्तन साना थिए तर निकै पोटिला थिए म उनको स्तनमा नहेर्न खोजिरहेको थिएँ तर सकिरहेको थिइनँ उनले सास फेर्दा उनको स्तन फुल्दे म त्यही दृश्यले नै उत्तेजित हुन थालिसकेको थिएँ म उनलाई छुनको लागि बाहना खोज्न लागेँ तर केही पनि भेट्न सकिनँ एकछिन सोचेपछि मैले मेरो हातले उनलाई अँगालो र मेरो हत्केलो उनको पेटमा राखेँ उनको केही पनि प्रतिक्रिया आएन मेरो आत्मविश्वास बढ्न थाल्यो मैले बिस्तारै मेरो हात उनको स्तनतर्फ बढाएँ र उनको स्तनको तल्लो भागमा छोएँ केही बेर मेरो हात त्यहाँ राखेपछि पनि उनले केही प्रतिक्रिया दिनन् यसले म झन उत्साहित भएँ र उनको स्तनमा बल लगाएँ सायद उनलाई पत्तो भएछ क्यारे आँखा खोलिन् म निधायक अभिनय गर्न थालेँ उनले सायद मेरो मुखमा हेरिन् र आफ्नो सल मिलाइन् साथै मेरो हात आफ्नो कम्मरमा राखिन् अनि फेरि सुतिन् जब बस नौ विषयबाट उकालो मात्र के लागेको थियो जाममा फस्यो नागढुङ्गामा बसले मान्छे हानेकोले जाम भएको हो भन्ने हल्ला आयो उनी आत्तिन थालिन् मैले उनलाई सायद चाँडै खुल्लास भनेर फकाएँ उनले पनि मन बुझाइन् र हामी कुरा गर्न थाल्यौँ उनले आफ्नो बारेमा सबै भनिन् र मेरो बारेमा पनि केही बताउनु भनिन् मैले आफू कालीमाटीमा डेरा बस्ने बताएँ उनले मेरो बानी राम्रो लागेको भनिन् र मेरो मोबाइल नम्बर पनि लिइन् र मलाई पनि आफ्नो दिइन् हामी त्यत्तिकै गफ गर्दा हतारो हुन लाग्यो मोबाइलमा टावर टिपेको थिएन यसैले कसैसँग पनि हाम्रो फोन सम्पर्क हुन सकिरहेको थिएन करिब नौ बजे मात्र जाम खोल्यो र बस बिस्तारै गन्तव्यतर्फ लाग्यो त्यति लामो जाममा बस कछुवाको तालमा थियो हामी कलङ्की आइपुग्दा रातको एघार बज्न लागेको थियो सारा कलङ्की निधाएको थियो कुनै पसल होटल पनि खुल्ला थिएन उनले आफ्नो माइतीमा फोन गर्न लागेन् तर फोन नै गइरहेको थिएन उनी निकै आतिन् म उनलाई यस्तो अवस्थामा छोडेर जान सक्ने थिइनँ हामीले वरिपरि होटल खोज्न थाल्यौँ बाटोमा हिँड्ने क्रममा त्यहाँ पेकेटाहरू उनको शरीरमा आँखा दौडाउँथे हामीले बल्ल बल्ल एउटा होटल खुल्ला फेला पार्यौँ होटेलको रिसेप्सनमा एउटा जगल्टे केटो थियो उसले पनि उनको शरीर हेर्न थाल्यो पहिले त उसले कोठा छैन भन्यो तर पछि एकजनाको लागि हो भन्दा ऊ साउलाई सोध्नुपर्छ भनी माथि गयो उनले मलाई यहाँ बस्न डर लाग्यो भनिन् हामी त्यो केटो फर्किनु पहिला नै यहाँबाट कुलेराम ठोक्यौँ अरू होटल पनि खुल्ला भेटेनौँ कुनै उपाय नलाएपछि मैले उनलाई मेरो कोठामा जाउँ न त भने सुरुमा त उनी निकै आइन् तर हाम्रो नजिक ट्यापे केटाहरू आउन थालेपछि भने उनी पनि डराइन् हुन्छ भनिन् हामी हिँड्दै मेरो कोठामा पुग्यौँ मेरो घरबिटी कहिले पनि गेट लगाउँदैन थिए यसले आज हामीलाई नै फाइदा भयो हामी मेरो कोठामा छिर्यौँ कोठामा त आइपुग्यौँ तर सुत्ने प्रबन्ध राम्रो थिएन ओछ्यानको नाममा एउटा सानो खाट थियो भुइँमा ओछ्यान लगाउन पनि प्रश्न थिएन म ओछ्यानको बारेमा सोच्न थालेँ उनले पनि अवस्था बुझिन् र बिचमा सिरान राखेर सुताउँला भनिन् मैले पनि हुन्छ भने र टोइलेटमा गएँ मलाई दिउँसोको कुरा याद आयो यसले मेरो लिङ्ग उत्तेजित हुन थाल्यो तर म यत्तिकै फर्केँ फर्किँदा त ओहो उनले लुगा फेरिकी रहेछिन् उनी नाइटी लगाइरहेकी थिइन् उनको नाइटी घोडासम्म पुग्ने थियो र बाउला पनि थिएन मेरो मुखबाट अनायासै वाउ निस्कियो उनी लजाइन् र मुस्कुराउँदै आफू सधैँ नाइटीमा सुत्ने गरेको बताइन् म मनमा नै गदगद थिएँ मैले खाना खाने होइन भने उनले खासै भोक छैन भनिन् तर मैले के खानै पर्छ भनेपछि उनले हुन्छ तर के खाने भनिन् मैले घरबाट ल्याएको झोला खोलेँ र हामीले चाउचाउ बनाएर खायौँ अब हामी सुत्ने तर्खरमा लाग्यौँ मैले उनलाई भित्तामा सुत्न आग्रह गरेँ उनी भित्तामा सुतेपछि मैले बिचमा सिरानी राखेँ र बत्ती निभाएँ यसै त सिङ्गल बेडमा दुईजना झन् बिचमा सिरानी मलाई सुत्न निकै अप्ठ्यारो भइरहेको थियो म निकै छटपटाइरहेको थिएँ उनले यो कुरा बुझिछन् र मलाई सिरानी हटाउन भनिन् सिरानी हटाए पनि खाट साँगुरो नै थियो एक अर्कालाई स्पर्श नगरी सुत्न मिल्ने अवस्था नै थिएन उनी भित्ताको चिसो लाग्यो भने मतिर फर्किन् र केही नजिकिन् जसले गर्दा मेरो शरीर उनको शरीरसँग टाँसिन पुग्यो मेरो हात बिचमा च्यापियो यसले मलाई निकै अप्ठ्यारो बनायो मेरो हात उनको स्तनमा टाँसिएको थियो यसले उनलाई अप्ठ्यारो लागेछ सायद त्यसैले उनले मेरो हातलाई माथि तानी त्यसलाई सिरानी बनाएर सुतिन् मेरो पाखुरामा उनको टाउको थियो र मेरो हत्केला उनको ढाडमा थियो मैले उनको ढाडमा मेरो हातले खेलाउन थालेँ उनले ब्रा लगाएकी रहनेछन् भन्ने मलाई थाहा भयो र मेरो लिङ्ग उठ्न थाल्यो मेरो लिङ्गले उनको तिग्रामा घोत्न लाग्यो सायद उनलाई लाद लाग्यो होला उनी पर सर्न खोजिन् तर मैले समातेँ उनी केही बोल्न खोजिरहेकी थिइन् मैले अर्को हातले उनको कम्मर समातेर उनलाई नजिक ताने उनको स्तन मेरो छातीमा टाँसिए उनी छिटो सास फेर्न लागिन् म भित्र सेक्सको चाहना बढिसकेको थियो र मैले उनको गालामा छुमेँ उनले केही पनि भनिनन् मैले दिउँसोको कुरा सम्झेँ र उनको स्तनमा च्याप्पै समाते दिएँ उनको मुखबाट आह निस्कियो मैले उनको ओठमा चुमेँ र उनको मुखमा मेरो जिब्रो घुसाउन थालेँ उनले पनि मुख खोलिन् र हामी जिब्रो जुझाउन थाल्यौँ केही बेर किस गरेपछि मैले उनलाई म अब आफूलाई रोक्न सक्दिनँ I love you I want you भने उनले पनि प्लिज मलाई आफ्नो बनाऊ आई लभ यु भनिन् उनको यो कुराले मलाई पागल बनायो मैले उनलाई फेरि किस गर्न थालेँ किस सँगसँगै मैले एक हातले उनको स्तन मार्न थालेँ र अर्को हातले उनको नाइटीमाथि सार्न थालेँ उनले नाइटी खोल्नमा मलाई सहयोग पुर्याइन् अब उनी केवल पेन्टीमा मात्र थिइन् म उनको स्तनमा चुम्न टोक्न र खेलाउन लागेँ बिस्तारै म उनको पेटमा किस गर्न थालेँ र मेरो हातले उनको पेन्टी खोलेँ म मेरो हातले उनको योनि मुसार्न थालेँ उनको योनिमा रौँ थिए हामी केही बेरको लागि अलग्गियौँ मैले मेरा पुरा लुगा फुकालेँ र एउटा मैनबत्ती बालेँ र उनलाई फेरि खाटमा सुताएर उनको योनि चाट्न थालेँ उनी सुस्केर छोड्न लागिन् त्यसपछि मैले उनलाई मेरो लिङ्ग चुस्न भने उनी मेरो माथि चढेर मेरो लिङ्ग हेरिन् र यो त ठुलो रहेछ भनेर चुस्न थालिन् करिब पाँच मिनट चुसेपछि मैले आफू झर्न लागेको बताएँ उनले मेरो सबै बिर्य खाइन् र मेरो छेउमा पल्टेर मेरो लिङ्ग खेलाउन थालिन् आफ्नो पतिले कहिले पनि आफ्नो योनि नचाटेको उनले बताइन् केही समयपछि मेरो लिङ्ग फेरि उठ्यो र मैले उनलाई तल सुताएँ उनका माथि चढेँ लिङ्गले उनको योनिको बाहिर तल्न थालेँ उनी निकै छन् र मेरो लिङ्गलाई आफ्नो हातले समातेर आफ्नो योनिको मुखमा राखिन् मैले उनलाई जोडले गर्न थालेँ करिब पाँच मिनट यही आसनमा गरेपछि मैले उनलाई मेरो माथि चढाएँ उनी अब मेरो माथि मचिन थालिन् उनको मुखबाट आह उम् जस्तो आवाज निरन्तर आइरहेका थिए त्यसपछि उनलाई मैले हात खुट्टा टेकेर घोडा बन्न लगाएँ र उनलाई पछाडिबाट गर्न लागेँ मेरो लिङ्ग उनको योनिमा भित्रसम्म पुगिरहेको थियो र मेरा गुलाले उनको योनिमा हानिरहेको थियो मैले उनका हल्लिरहेका स्तन समाते र उनलाई निकै जोडले गर्न थालेँ केही बेर गरेपछि मेरो बिर्य छर्न थाल्यो मैले उनलाई कहाँ झारौँ भने सोधेँ उनले आफ्नो योनिमा नै झार्न आग्रह गरिन् मैले पनि उनको योनिमा नै झारिदिएँ